नेपाली चलचित्रका अनुरागी हाम्रा समस्त श्रोता समस्त दर्शक समस्त चलचित्र कर्मीहरू समस्त द्वन्द क्षेत्रमा रहेका कलाकारहरू नेपाली चलचित्रको द्वन्द क्षेत्रभित्र प्रवेश गरेका कलाकारहरूलाई र शोक सन्तप्त सम्पूर्ण परिवारजन आफन्त शुभचिन्तकहरूलाई हार्दिक समवेदना हामी प्रकट गर्दछौं कार्यक्रम बायोस्कोपको तर्फबाट र ईश्वरले आत्माको चिर शान्तिको कामना गर्छौं हामी ईश्वरले त्यो धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्ने पनि कामना गर्छौं र चिर आत्माको शान्तिको कामना पनि गर्छौं हामी कार्यक्रम बायोस्कोपको तर्फबाट सबभन्दा पहिले यो कुरा सबैलाई थाहा भएकै कुरा हो र उहाँको जुन अन्त्येष्टि भइसकेको छ त्यसको क्रममा अब आज हामीले विशेष यही राखेका छौं आजको विषय पनि र संयोगले यो विषय हाम्रो कान्तिपुरको खेदो अन्तर्गत पनि परेको छ श्रोता कान्तिपुरको खेदो अन्तर्गत हामीले बुढ्यौलीको व्यवस्थालाई पछ्याइरहेका थियौं र यो क्रम हामीले द्वन्द निर्देशक गोपाल भुटानीको क्रमबाट नै हामीले शुरूआत गरेका थियौं र नभन्दै उहाँको निधनलाई हामीले खेप्नु पर्यो एकदमै गजबको संयोग पर्यो र यसबाट हामी पनि एकदमै एक प्रकारले भनौँ साँच्चै भनेदेखि एकदम ट्रमामा एक प्रकारको दुःखमा र एक प्रकारको वेदनामा परेका छौं र बुढ्यौलीको व्यवस्था आज पनि जारी रहन्छ र आज समग्र यो कार्यक्रम बुढ्यौलीको व्यवस्था यो कान्तिपुरको खेदो हामीले कलाकार गोपाल भुटानी प्रति नै समर्पित गरेका छौं र एक्सक्लुसिभ रिपोर्टिङ आज प्रस्तुत हुनेछ गोपाल भुटानीको सन्दर्भमा हाम्रा फिल्म रिपोर्टर विजय आवाजको एक्सक्लुसिभ रिपोर्ट यहाँहरूले सुन्न सक्नुहुनेछ यहाँलाई स्वागत छ यो कार्यक्रम बायोस्कोपमा वान वान पोइन्ट एट मेगाजमा पोखरा नेपालगंज र धनगढ़ी वरपरका क्षेत्रमा नाइन्टी सिक्स पोइन्ट वान मेगाजमा नेपालका विभिन्न भूभागमा पूर्वाञ्चलका कुनाकन्द्रामा र रेडियो कान्तिपुर डट कम लगन गरेर यहाँले विश्वभरि नै हाम्रो प्रसारण सुन्दै रहनु भएको छ बाह्र वर्ष पूरा भएको छ नेपाली संगीत र स्रष्टाको हामीले सम्मान गर्दै आएको र यो बाह्रौं वार्षिकोत्सव हामीले भव्यताका साथमा मनाउने भएका छौं यही मंगिर दश गते अथवा भनौं पर्सीका दिनमा र पर्सी शुक्रबार साढे चार बजेदेखि सात बजेसम्म रेडियो रेडियो कान्तिपुरबाट प्रत्यक्ष प्रसारण यहाँले सुन्न नबिर्सनुहोला र साथसाथै कान्तिपुर टेलिभिजनबाट पनि हाम्रो प्रत्यक्ष प्रसारण विश्वभरि नै यहाँले हेर्न सुन्न नबिर्सनुहोला त अब यही सन्दर्भ र यही जानकारी अन्तर्गत नै हरेक बुधबार यहाँले सुन्दै आइरहनु भएको छ नेपाली रजतपटको नेपाली फिल्मी क्षेत्रको बारेमा समग्र जानकारी विभिन्न सेगमेन्टमा कम्प्याक्ट तर कम्प्लिट रूपमा हप्ताभरिका विभिन्न जानकारीहरू समेटिएको यो कार्यक्रम बाइस्कोप बिहान दस बजे कान्तिपुर डायरी पछाडि एघार बजेसम्म आज पनि फिल्म रिपोर्टर विजय आवाजका साथमा उपस्थित छु म हेम सुवेदी र आजको कार्यक्रममा पनि के कस्ता जानकारीहरू रहेका छन् त यसका लागि सबभन्दा पहिले हामीले जुन ट्रेलर प्रस्तुत गर्ने गर्दछौं जसले गर्दा यहाँले पूरै कार्यक्रमको अवधिभरि आफ्नो रेडियो सेट कहीँ पनि अन्त आफ्नो नब नचलाएर यहाँले कार्यक्रम सुन्दै रहनुपर्ने हुन्छ stay with us stay tuned भन्दै लागौं आजको यो बाइस्कोपको आकर्षण अथवा हेडलाइन्स तर्फ नमस्कार म नायिका नन्दिता केसी तपाईँहरूले सुन्दै हुनुहुन्छ रेडियो जगतमै एक पृथक धार बोकेको कार्यक्रम बाइसको म हरेक हप्ता सुन्छु तपाईँ पनि सुन्नुहोस् है तिम्रो पामा परु म जागरु कार्यक्रम बाइस्कोपमा आज तपाईँ सुन्न सक्नुहुनेछ नन्दिताको अभिनयमा अझै पनि आएन सुधार कलाकार भन्छन् कतिन्जेल बस्छौ तिमी सिङ्गारेर मुहार अभिनय र नृत्यमा नुन खुर्सानी हुनु जरुरी छ त्यो अलिकति कम देख्छु म होइन नन्दितामा नागरिकता लिने भुटानीको चाहना भयो अधुरो किन गर्छ सरकार सधैँ ठुला कुरो गोपाल भुटानीजीले गर्नुभएको योगदानलाई राष्ट्रले सम्मान गर्छ चलचित्रलाई टुहुरो बनाएको सरोजको स्वीकार मनिष डिभोर्स हल्लाले तात्दैछ सिने बजार त्यसै हो नजान पर्ने बेलामा गएको हो ओके नेपाली चलचित्रको बारेमा एकदमै हट हट जानकारी र रेडियो जगतमै एउटा एक्सक्लुसिभ आउटस्ट्यान्डिङ विषयवस्तुहरू समावेश गरिएको विभिन्न फिल्मी रिपोर्टले सुसज्जित वान एन्ड ओन्ली कार्यक्रम बायोस्कोप रेडियो कान्तिपुरबाट यहाँहरू सुन्दै हुनुहुन्छ थाहा पाइसक्नुभयो आजको आकर्षणका विषयमा निकै सनसनी खबरहरू रहेका छन् र यहाँहरूले अवश्य पनि कार्यक्रम सुन्दै रहनुपर्ने हुन्छ र त्यस अन्तर्गत अब आज त एकदमै समवेदना छ नेपालका पहिलो द्वन्द निर्देशक गोपाल भुटानीलाई नागरिकता र सम्मानार्थ दिइने सम्मान नपाएका गुनासा छन् घाँस र कपासकै आधारभूत ग्यारेन्टी छैन सरकारबाट सुकुम्बासी सरहको जीवनयापन गरिरहेका छन् यो त एकातिर छँदैछ अर्कोतिर फेरि कुमार कान्छा छटपटिरहेका छन् जो नेपाली चलचित्रका पार्श्व गायक पनि हुन् कुमार कान्छाको जीवन मरणको यो प्रश्न जुन छ यसमा रेडियो कान्तिपुरले सोसल क्याम्पेनिङ जुन चलाएको छ ढिलो नहोस् कृपया यहाँले पनि एकदम फटाफट पाँच हजार एकमा एसएमएस गर्नुहोस् यो एसएमएस गर्न ढिलाइ गर्नुभयो भनेदेखि एउटा होनहार प्रतिभालाई हामीले गुमाउनेछौँ नभए त्यो जोगिनेछ होनहार प्रतिभाको ज्यान जोगिनेछ त्यसकारणले पनि हामीले नतमस्तक भएर यहाँलाई यो कुरा भन्नु परेको हो सिधै पारदर्शी रूपमा उहाँकोमा जम्मा हुनेछ कुमार कान्छाको खातामा र यसको लागि यहाँले एकदम सरल उपाय छ आफ्नो मोबाइल सेट उठाउनुहोस् हेल्प टाइप गर्नुहोस् जुनसुकै सब्सक्राइबर यहाँहरू भए तापनि एचईएलपी हेल्प टाइप गर्नुहोस् अनि त्यसै गरी हेल्प टाइप गरेर पाँच हजार एकमा पठाउनुहोस् यहाँलाई फिडब्याक आइहाल्छ यसको प्रतिक्रिया यहाँले पाइहाल्नुहुनेछ कि यहाँलाई धन्यवाद छ एउटा हुनहार प्रतिभालाई बचाएकोमा अथवा तपाईँको छोटो सानो कन्ट्रिब्युसनका लागि भनेर केही समय बाँकी छ गर्नुहोस् हाम्रो तर्फबाट यही आग्रह हो र नेपाली चलचित्रका पार्श्व गायक पनि हुन् कुमार कान्छा त अब यी र यस्ता विषयहरू त एकातिर छन् श्रोता अब आज हामीले कुराकानी गर्नुपर्ने एकैछिन एउटा अर्को विषय रहेको छ यो रहेको छ स्टार अन द रेड कार्पेटको विषय तर त्यसमा प्रवेश गर्नुभन्दा अगाडि एकैछिन लागौँ करेन्ट गसिपतर्फ र जुन करेन्ट गसिप रहेको छ आज करेन्ट गसिप पनि निकै भनौँ न अहिले एकदम ताजा खबरबाट भरिएको छ आउनुहोस् ताजा खबर के छ त करेन्ट गसिपमा त्यसतर्फ लागौँ करेन्ट गसेप नेपाली चलचित्र क्षेत्रको हट एन्ड ह्यापनिङ गतिविधिको जानकारी नायिका मनिषा कोइरालाको डिभोर्सको चर्चाले अहिले सिङ्गो चलचित्र बजार निकै तातिएको छ केही दिन अघि मनिषाले आफ्नो फेसबुक स्ट्याटसमा डिभोर्सको यो एक प्रकारको चाहना लेखेपछि त्यसले चर्चा निकै व्यापक रूपमा पाएको हो उनले फेसबुकमा लेखेकी थिइन् मेरो डिभर्सले मेरो परिवारलाई कुनै पनि असर पार्दैन भनेर फेसबुकमा मनिषाले यो स्ट्याटस लेखेपछि उनले एक घण्टामा उक्त स्ट्याटस हटाएकी पनि थिइन् फेसबुकमा मनिषाको त्यो स्ट्याटस आउने बित्तिकै भारतीय अनलाइन तथा टेलिभिजनले यसलाई प्राथमिकताका साथमा समाचार सम्प्रेषण गरेका थिए नेपाली जनले के कस्तो बुझेका छन् त्यो त थाहा भएन तर यस विषयमा मनिषाले केही समयपछि आफू रिसमा आएकोले रिसमा नै फेसबुकमा त्यो शेयर गरेको बताएकी छन् तर एउटा सेलिब्रिटीले रिसमा आएको झ्वाकमा यसरी पब्लिकली अथवा पब्लिक रूपमा नै यसरी व्यक्त गर्नु कतिको जायज वा नाजायज हो भन्ने कुरा पनि आफ्नै विचार गर्नुपर्ने हुन्छ भारतीय अनलाइन जागरण याहु डट कमले पनि यही कुरा व्यक्त गरेको छ र यी चर्चित नायिकाको पाँच महिना अघि सम्राट दाहालसँग विवाह भएको थियो त्यो जग जाहेर छ विभिन्न भारतीय कलाकारहरू पनि आएका थिए यी र यस्ता कुराहरू के का लागि हुन्छन् र यी चलचित्र बाटुमुनिको फूल शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ यो एक प्रकारको ट्रायल एण्ड एरर अथवा भनौँ एक प्रकारको कोशिश पनि हुन सक्दछ अथवा बजारको मार्केटको भनौँ न एक प्रकारको प्रयोग वा एक्सपेरिमेन्ट पनि हुन सक्दछ गायक यश कुमारका लागि यश कुमारले हुन त सामाजिक विसङ्गति र विकृतिमा सबभन्दा पहिलो टड्कारो रूपमा जात भात र छुवाछुतका विरूद्धमा आवाज उठाउने विभिन्न कदम अन्तर्गत मैले छोएको पानी चल्दैन भन्ने जुन गीत गाएका थिए त्यो गीतलाई पनि हल्का रूपमा प्रस्तुत गर्न खोजिएको जस्तो यसमा व्यक्त गरिएको छ हेरौं यश कुमारको यो बडो गजबको जुन पासा छ जातभात र छुवाछुत सम्बन्धी अथवा यसको विरूद्धमा अथवा यसको यो भेदभावका विरूद्धमा जुन चलाइरहेका छन् यो एउटा राम्रो क्याम्पेन मान्नुपर्दछ कतिको सफल हुन्छ त्यो कुरा त बाटो मुनिको फूलले नै जनाउनेछ यसको लागि हामी अल द बेस्ट भन्न चाहन्छौं अलराइट अब एकैछिन कुराकानी गरौँ स्टार अन द रेड कार्पेटका विषयमा star on the red carpet जो एकदम इनोसेन्ट लुक र ग्ल्यामरस अपिलिङ भावकी नायिका जो एकदम फोटोजेनिक पनि रहेकी छिन् नन्दिता केसी र नन्दिता केसीको विषयसँग सम्बन्धित चलचित्रकर्मीहरू जो उहाँकै सहकर्मीको रूपमा रहेका छन् चलचित्रकर्मीहरूको भनाइमा नन्दिता केसी कस्ती छिन् त अब यसको बारेमा आज बुझ्नुपर्ने बेला भएको छ star on the red carpet हामीले महिनाभरि नै कुनै नायक नायिका वा अब त निर्देशकको क्रमलाई पनि सुरुवात गरेका छौं हामीले रेड कार्पेटमा दिइने सम्मान पनि हो नेपाली चलचित्रको उत्थानको लागि नेपाली चलचित्रको प्रमोसनका लागि पनि हामीले गरेको यो एक प्रकारको क्याम्पेनिङ पनि हो र यो क्याम्पेनिङ अन्तर्गत थुप्रै कलाकारहरूले हामीलाई त्यस्तो जुन साथ दिनुभएको छ उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र साथसाथै फेरि पनि हामीले प्रश्न भने राख्नै पर्ने हुन्छ नन्दिता केसीको विषयमा पनि हामीले प्रश्न पनि सोध्दै आइरहेका छौँ र त्यो प्रश्नको सहज उत्तर यहाँले दिने दिनुपर्ने हुन्छ एसएमएस गरेर पनि यहाँले सहभागिता जनाउनु पर्ने हुन्छ यसका लागि सबभन्दा पहिले त चलचित्रकर्मीको प्रतिक्रियातर्फ लागौँ नन्दिता केसीको त्यसपछि यहाँलाई एसएमएसको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 लागि रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा स्टार अन द रेड कार्पेटको रूपमा रहेकी नायिका नन्दिता केसीको बारेमा उनका सहकर्मी चलचित्रकर्मीहरू के भन्छन् आउन सुनौ नन्दिताका बारेमा विभिन्न चलचित्रकर्मीहरूले दिएको यो प्रतिक्रिया शुरूमा लागौ नायिका झरना थापाले नन्दिताको बारेमा दिएको प्रतिक्रिया सुन्न मैले चिन्नु पर्दाखेरि नन्दिता एकदम हार्ड वर्कर छ होइन एकदमै मेहनती केटी हो मेहनती गर्ने केटी हो मेहनत गर्छ एकदमै होइन र कुनै पनि कुरामा चाहिँ उसले एकदम बिना हिचकिचाइकन होइन एकदम मेहनतका साथ त्यो कामलाई स्वीकार गर्ने बानी उसको एकदमै राम्रो छ र त्यसै गरी उस उसले जुन एउटा इनोसेन्ट फेस छ नि उसको सधैँ त्यो फेस चाहिँ मलाई साह्रै मनपर्छ र उसले चाहिँ सधैँ इनोसेन्ट प्रकारको भूमिका गरे हुन्थ्यो र कुनै पनि आइटम गानाहरू टाइपकोमा नगरे हुन्थ्यो भन्ने मेरो चाहिँ एकदम सजेस्ट छ म उसलाई बेला बेलामा भन्छु भने होइन र त्यसै गरी एकदम सद्व्यवहार छ आफूभन्दा ठुलोलाई एकदम रेस्पेक्ट गर्ने होइन ठाउँमा बस्ने डिसिप्लिनमा बस्ने यस्तो प्रकारले चिन्छु म नन्दितालाई पहिला हेरी त धेरै धेरै नै चाहिँ सुधार भइसकेका छ होइन किनकि नन्दिताको फर्स्ट मुभी इन्द्रेणी थियो जसमा हामीले सँगै काम गरेका थियौँ होइन त्यो टाइम र अहिलेको टाइममा आइपुग्दा लास्ट मुभी हामीले तिमी मात्र तिमी भन्ने गऱ्यौँ र यसमा आइपुग्दाखेरि धेरै नै उसको सुधार भइसकेका छ एकदमै राम्रो आर्टिस्ट भइसकेका छ ऊ र अझै पनि राम्रो गर्छ भन्ने मलाई विश्वास लागेको छ यस्तै चलचित्र बाटो मोनीको फुलमा सँगै अभिनय गरेका नायक बाबु बोगटीले नन्दिता केसीलाई यसरी चिन्छन् नन्दिता केसीसँगको इन्ट्रोडक्सन भनेको मैले अब पाँच सात वर्ष अगाडिको इन्ट्रोडक्सन हो त्यति म क्लोज फ्रेन्ड त होइन रेगुलर भेटघाटदेखि लिएर हरेक व्यवहारिक कुराहरू सेयर गर्ने फ्रेन्ड त छैन त्यही सान्नाले तिमीलाई हिर्कामा लोरीले गीतको सुटिङको क्रममा भेटेको हो होइन बिबिचमा कामको सिलसिलामा त केही पनि टच हुन्छ अरू बेला टच हुँदैन अब फिजिकल वाइज र उसको लुक्स वाइज अहिले उसले परिमार्जित गरेको छ आफूलाई आफूलाई अलिकति वेट लुज गरेर स्मार्टनेस बढाएको छ पहिलेभन्दा बानी बेहोराको पर्दा अत्यन्तै मिलनसार हुनुहुन्छ सफ्ट स्वभावको बिस्तारै बोल्नुहुन्छ स्लो बोल्नुहुन्छ र अभिनयको कुरा पर्दाखेरि अत्यन्तै राम्रो गर्नुभएको छ उहाँले उसको जसको क्या जस्तो क्यारेक्टर हो त्यो क्यारेक्टरलाई उहाँले अन्याय गर्नु भएको छैन न्याय नै गर्नुभएको छ जस उहाँसँग पहिलेदेखि नै एउटा सान्दानीकोमा गीतमा जुन केमिस्ट्री थियो उहाँको र मेरो दुईजना कपालको त्यो केमिस्ट्री फेरि बाटो मुनिको फुलमा रिपिट भएको छ सुधार गर्नुपर्ने एज अ फ्रेन्ड भन्नुपर्दाखेरि अलि जति काम गर्नु गरिराख्नु भएको छ राम्रो गर्नु भएको छ तर अझै पनि मैले देखेको म उसलाई भेटेँ भने नि भन्छु यो चिज चाहिँ गर न अलिक राम्रो देख्छ भनेर अलिकति साफनेस हुन्छ नि अभिनयमा सार्पनेस अलिकति बढ़ाउनु पर्यो original character means means slowly छ स्लो बोल्ने तर मुभीमा पनि त्यही झल्किन्छ क्यारेक्टर अनुसार उहाँले आफूलाई एक्टिभ बनाउने ठाउँमा एक्टिभ सबै चिज गर्नु पर्यो र अलिकति अभिनयमा सेम चिज मैले दुई तिनवटा मुभी हेरेँ सेम चिज छ त्योलाई अलिकति कन्ट्रोल गर्नुपर्छ जस्तो लाग्छ उता नायिका रिचा घिमिरेले नन्दिता केसीको बारेमा यस्तो प्रतिक्रिया दिन् नन्दिता केसी फ्रेङ्कली स्पिकिङ मलाई पहिला चाहिँ बहिनी टाइपको लाग्थ्यो हिरोइन टाइपको होइन कि बहिनी टाइपको के कलाकारहरू नि हिरोको बहिनी बन्न सुहाउने हिरोइनको बन्ने बहिनी बन्न सुहाउने नन्द बन्न सुहाउने त्यो टाइपको लाग्थ्यो कि मलाई अब कदकाठी पनि हो पातलो शरीर भएको तर यो दुई वर्षमा चाहिँ मैले उसमा धेरै ठुलो चेन्ज देखाएको छु उसको यस्तो राम्रो मेकओभर भएको छ उसको हेयर स्टाइलदेखि लिएर उसले लाउने पर्फर्म गर्ने तरिकाहरूदेखि लिएर ऊ मच्योर भएको जस्तो लाग्छ मलाई अहिले चाहिँ अहिले चाहिँ आएर चाहिँ मलाई नन्दिता केसी एउटा एक्ट्रेस जस्तो लाग्छ उसको मेकओभरप्रति चाहिँ मलाई एकदम खुसी लागेको छ कि उसको आउटलुक राम्रो छ होइन अभिनय र नृत्यमा चाहिँ मलाई के लाग्छ भने अभिनय र नृत्यमा नुन खुर्सानी हुन जरुरी छ त्यो अलिकति कम देख्छु म होइन नन्दितामा ओभरअल लुक्स प्लस पोइन्ट भएकोले उसले अलिकति आफ्नो पर्फर्मेन्समा त्यो मसला थप्ने हो भने चाहिँ ऊ एकदम टप स्लटको नायिका भन्छ व्यक्तिगत सुझाव त्यही हो यही लुकलाई मेन्टेन गर्नु अहिले एकदमै राम्रो देखाएको छ आई थिङ्क उसले आफ्नो एकदम राम्रो मेकओभर गरेको छ सी इज ब्युटिफुल अलराइट यी र यस्ता विषय थिए जो अलिकति नजिक पनि रहेका छन् चलचित्रकर्मी नन्दिता केसीसँग अथवा जो हाम्रो स्टार अन द रेड कार्पेटको रूपमा रहनु भएको छ उहाँसँग उहाँसँग सम्बन्धित यो विषय रहेको थियो र अफकोर्स अब एउटा कुरा के भन्नुपर्ने हुन्छ भने निकै नै हार्ड वर्किङ तर निकै नै डेडिकेसन भएको तर अलिकति स्लो उहाँको जुन भनौँ न अहिलेको करियर छ त्यो अलिकति स्लो छ त्यसलाई अलिकति अझ फास्ट बनाउनु पर्यो अहिलेको अहिलेको युगमा हुन त slow and study wins the race भनेर भनिन्छ भन्न त तर अहिलेको युगमा भने निकै फास्ट हुनु जरुरी छ अलिकति सार्पनेस ल्याउनु जरुरी छ भन्ने यस्ता कुराहरू हामीले प्रतिक्रिया सुन्यौँ सुन त तर अब यही नै पर्याप्त पनि नहुन सक्दछ तर जे भए तापनि हामीले केही कुराहरू जो राख्नुपर्ने नै हुन्थ्यो चलचित्रकर्मीहरूको त्यो क्रम थियो स्टार अन रेड कार्पेटको अब हामी अर्को हप्ता नन्दिता केसी दर्शक श्रोता जनताको नजरमा कस्ती रहेकी छिन् भन्ने बारेमा यहाँलाई जानकारी गराउनेछौँ कार्यक्रम हाम्रो सुन्दै रहनुहोला तर नन्दिता केसी जो मैले भनिहालेँ कि एकदमै एकदम भनौँ न एउटा अपिलिङ लुक्स पनि छ उहाँको र सिङ्गल रेडी टु मिङ्गल र यहाँहरू पनि एकदमै नजिक हुन चाहनुहुन्छ भने अफकोर्स यहाँहरूले एकदम सिम्पली नन्दिता केसीका लागि यहाँहरूले बिआई टाइप गर्नुहोस् आफ्नो मोबाइल सेटमा द्याट इज बायोस्कोपको हाम्रो कोड हो बेआई टाइप गर्नुहोस् अनि स्पेस दिनुहोस् र हामीले सोधेको प्रश्न के थियो भने स्टार अन द रेड कार्पेटका विषयमा श्रोता पहिलो चलचित्र कुन हो नन्दिता केसीद्वारा अभिनय गरिएको पहिलो चलचित्र कुन हो कति सालमा तपाईँले केवल चलचित्र र साल टाइ टाइप गर्नुहोस् आफ्नो मोबाइल सेटमा कहीँ न कहीँ यहाँहरूलाई लकी प्राइज एकदम अल अफ सडन मिलिहाल्छ त्यो भने पक्का छ त्यसैले त्यो टाइप गर्नुहोस् र अनि स्पेस दिएर नेम एन्ड एड्रेस आफ्नो नाम र ठेगाना लेख्न नबिर्सनु होला टाइप गर्नका साथमा यहाँले हामीलाई पठाउनुहोस् दुई हजारमा टू ट्रिपल जेरोमा जुनसुकै सब्सक्राइबर यहाँहरू एनसेलको अथवा एन एनटिसीको युटिएलको जेको भए तापनि यहाँले फ्रिक्वेन्टली यहाँले हामीलाई पठाउन सक्नुहुन्छ विदाउट एनी हेजिटेसन एकदम बिआई टाइप गरेर खाली ठाउँ दिएर अनि चलचित्र नन्दिता द्वारा अभिनय गरेको पहिलो र कुन सालमा साल र खाली ठाउँ दिएर यहाँले नाम र ठेगानाका साथमा हामीलाई पठाइहाल्नुहोस् यो केही समय बाँकी छ तर अब एकैछिन लागौँ कुराकानी गर्नका लागि exclusive song of the week broadcasting मिडियाबाट नै हामी सबभन्दा पहिले यही कार्यक्रमबाट एकदमै पहिलो पटक बजाउँछौँ एक्सक्लुसिभली र यहाँलाई सुनाउँछौँ एकदम भनौँ न एकदम तरो ताजा एकदम फ्रेस सङ सुनाउँछौँ आज हामीले लिएर आएका छौँ मेरो राजेश दाई चलचित्र जुन एकदम भनौँ न व्यग्रताका साथमा प्रतीक्षारत रहेको छ र यो चैते दसैँ हुन त यो दसैँको ट्रेनले अझ पनि छोडेन चैते दसैँमा प्रदर्शन हुने क्रममा रहेको छ र यसका लागि धुमधाम तयारी भइरहेको छ ऋषि रूपानी निर्देशक तयार हुनुहुन्छ भने अर्जुन केसी निर्माता यसको लेखन मौनता श्रेष्ठको संगीत रहेको छ वसन्त सापकोटाको अनि त्यसै गरी सन्देश बराइलीको भेटको रूपमा आएको छ मेरो राजेश दाई र गजबको कुरा के छ भने राजेश हमाल जो महानायक रहेका छन् राजेश हमालको डुप्लिकेट शीतल केसीले पनि काम पाएका छन् फिल्मको नाम अनुसार नै र अरूणिमा लम्सालको पनि अभिनय रहेको यो फिल्मबाट हामी आज पहिलोपटक सुनाउँदैछौँ लाग्छ तिमीलाई हेरी हेरिरहँ स्वरूप राजा आचार्यको मिठो स्वर ऋषि नेउपाने जो स्वयं आफै पनि निर्देशक हुनुहुन्छ उहाँकै शब्द अनि वसन्त सापकोटाको संगीतमा यो गीत एक्सक्लुसिभ सङ अफ द विकको रूपमा एक्सक्लुसिभ सङ बादल सरी फटे गए आज नाम किन किन यस्तो लाग्न थाल्यो बाँच्ने रहरहरू Nepal investment bank truly a Nepali bank बनाउनु छ बनाउनु छ ब्रिजमा छ विश्वास र शक्ति विशाल बनाउनु छ हामी सबै नयाँ सबैको चाहना बिर्सिने सबैको रोजाइ बिर्सिने शक्तिको एकदम पक्का स्वरूप Radio Canterpur, Radio Rashtrapur, 12th Music Honours. Vote for your favorite album of the year. Raksha Garahari, Ramji Khad, Shiva Hamal. रङ्गमञ्चको रङहरू सबन राई यात्रा दीप श्रेष्ठ नजाऊ है सानो पधेरीमा अर्जुन बोहरा प्रहलाद सुवेदी लैजारे हेमन्त राणा दर्शन नमस्ते राजेश पाल राई तरङ्ग लिलु गुरुङ हिँड्छु सिने गुरुङ हस्ताक्षर दुर्गा घले सत्य स्वरूप राज आचार्य क्या दामी शिव परियार To vote for your favorite album of the year, log on to www.radiocanpur.com. जाडोमा साधारण क्रिमले फुस्रो त्वचामा केही घण्टा मात्र काम गर्छ त्यसैले केही घण्टा पछि नै तपाईँको त्वचा फेरि ड्राई र कडा हुन्छ सोया भिटामिन ई र ग्लिसरिनले भरपूर भ्यासलिन टोटल मोइस्चर बडी लोसनले काम गर्छ त्वचाको गहिराईदेखि यसले त्वचालाई मोइस्चराइज राख्छ र दिन्छ चौबिसै घण्टा पोषण Vaseline total moisture body lotion गुन्जिन्छ आवाज आकाश धरती मुटुको धड्कन Kantipur Radio Rashtrako presents the 12th Music Honors 2010. We welcome you, ladies.